नमस्ते साथमा स्वागत अभिवादन कार्यक्रम देश विदेशमा प्राविधिक मित्र सोमसँगै उपस्थित भइसकेको छु म कार्यक्रम सञ्चालक रवि भट्ट अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हजसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको यो हो कार्यक्रम देश विदेश हरेक मङ्गलबार बेलुकी पाँच बजेको अर्पण बुलेटिन पछि कार्यक्रम देश विदेश लिएर हामी आउने गर्छौँ तपाईँ देश विदेश कार्यक्रममा आउनु सक्नुहुनेछ र कार्यक्रम देश विदेशमा हामीले विशेष गरी रोजगारीको सिलसिलामा विदेशमा लाग्नुभएका तपाईँ हाम्रो दाजुभाइ दिदीबहिनीहरूको लागि वैदेशिक रोजगार सम्बन्धी ध्यान दिनुपर्ने कुराहरू विदेश जानु अघि र गइसकेपछि पनि बुझ्नुपर्ने आवश्यक कुराहरू प्रस्तुत गर्ने गर्छौँ भने कहिले विदेशमा रहनुभएका र गएर आइसक्नुभएका युवा युवतीहरूसँग प्रत्यक्ष कुराकानी पनि गर्ने गर्छौँ कता पनि हामीले वैदेशिक रोजगारको सिलसिलामा विदेश लाग्नु भएर आइसक्नुभएका गएर आइसक्नुभएका रत्नगरका युवासँग कुराकानी गरेका थियौँ भने आज भने हामी खाडी मुलुकमा विशेष गरी नेपालीहरू धेरै जाने गर्छन् र ती श्रमिकहरूलाई पर्ने समस्या र त्यसको समाधानको बारेमा चर्चा गर्नेछौँ त्योभन्दा तपाईँले सुनौ एउटा यो सुमधुर आवाज दुर्गा माताले कल्याण गरुन् सानो तिमलाई दसैँको शुभकामना झै पुगोस् सोचे झै पुगोस् पुगोस् मनको भावना दुर्गा माताले कल्याण गरुन् सानो तिमलाई दसैँको शुभकामना सानो तिमलाई दसैँको शुभकामना आयो फेरि दसैँ मलाई पनि गाउँदा मनलाई फुले फुल्यो मासी भिरको बाबियो भिरै मालरको परदेशमा भएको लाउने घर भएको सबै र मिली गरौँ है रमाइलो सबै र मिली गरौँ है रमाइलो दसैँ आयो ए आयो फेरि दसैँ आयो गोरधौले फुल्यो मर्सिँदा झोल्यो मलाई पानी गाउँदा मन लाग्यो ए आयो फेरि दसैँ आयो गोरधौले फुल्यो मर्सिँदा झोल्यो मलाई पानी गाउँदा मन लाग्यो आदरणीय श्रोता यो सुन्दुर आवाजपछि पुनः स्वागत छ तपाईँलाई कार्यक्रम देश विदेशमा तपाईँ यति बेला रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ मैले अघि नै बताइसकेको थिएँ आज हामीले खाडी राष्ट्रमा गएका थुप्रै नेपालीहरू श्रमिकहरूलाई त्यहाँ परेका समस्या र त्यसको समाधान के हो त भन्ने बारेमा जानकारी गराउनेछौँ वास्तवमा खाडी मुलुकमा राजदूतावास स्थापना भइसकेपछि वैदेशिक रोजगारमा जाने नेपालीहरूको सङ्ख्या उच्च स्तरमा वृद्धि भइरहेको छ तर सङ्ख्यामा आएको वृद्धि सँगसँगै समस्याहरू पनि बढिरहेका छन् नेपालीहरू विदेशतिर हतार गर्ने र विदेश आइ गइसकेपछि पछुताउनु पर्ने अवस्था विद्यमान रहेको अवस्थामा विदेश गइसकेपछि दूतावासले पुर्याउने सेवा भन्दा पनि विदेशिनु पूर्व नै सचेतना आफूमा हुनुपर्ने र राम्रो तयारी आवश्यक पर्ने हुन्छ जस्तो कि सिपमूलक तालिमको अनिवार्य व्यवस्था खाडी मुलुकहरूको श्रम बजारमा नेपालीहरूको पहिचान अध्यक्ष कामदारहरूको रूपमा रहेको छ नेपालीहरूको कामको अनुभव पनि कम तथा औजार उपकरणको फरकका कारण पनि नेपालको अनुभव त्यहाँ त्यति उपयोगी हुँदैन महँगो पैसा तिरेर लेबरमा आउने जाने मानिसले छ महिना कुनै तालिम लिएर गएमा उसको बढी आर्जन हुने र सहुलियतपूर्ण काम पाउन पाउने गर्दछ तसर्थ वैदेशिक रोजगारीलाई नै लक्षित गरेर सिपमूलक तालिम केन्द्रहरू खुलाइ नेपालीहरूलाई न्यूनतम तालिम अनिवार्य गराई वैदेशिक रोजगारीमा पठाउनु उपयुक्त हुने हालसम्मको थुप्रैको अनुभवहरूले देखाएको छ पठाउने व्यक्ति वा संस्थाको जिम्मेवारी जस्तो कि हालसाल खाडी मुलुकमा जसरी व्यक्तिगत रूपमा भिसा पठाउने काम त रोकिएको छ यद्यपि फेरि पनि खाडीको लागि रोजगारीका लागि जाने मानिसहरूको सबैभन्दा ठुलो समस्या भनेको त्यहाँको सरकारको तर्फबाट माग हुने कानुनी प्रक्रिया पुरा नगरी नेपालबाट कामदारहरू पठाउने गरेको छ नेपालमा मेन पावर कम्पनीहरूले एउटा कम्पनीको नामबाट श्रम स्वीकृति लिने र अर्को कम्पनीको नामबाट विदेश पठाउने साथै उनीहरूले दिने रोजगारी सम्झौता पत्र अर्कै तेस्रो कम्पनीको हुने गरेको पाइएको छ यसरी धेरै रकम लगानी गरी कामदारहरू खाडी मुलुकमा उत्रिसकेपछि कानुन त उनीहरूको कुनै प्रमाण हुँदैन र नेपालबाट भनी पठाएको काम र तलब सुविधाभन्दा फरक शर्तमा काम गर्न बाध्य हुन्छन् व्यक्तिगत अनुमतिमा मानिसहरू पठाउन पाउँदा पठाउँदा पनि आउने अथवा त्यहाँ जाने मानिसले आफन्तलाई जिम्मेवार बनाउँछन् तर पर्दा पछाडि पैसा लिने मानिस र भिसा निकालिदिने मानिस अरू नै हुन्छन् एउटा कम्पनीको भिसा पनि अर्को कम्पनीको नक्कली सम्झौता बनाइ पठाउने काम पनि उनीहरूले नै गर्दछन् यस्तो समस्याको सरल समाधान नेपाली दूतावास भएको ठाउँमा राजदूतावास र अन्य देशहरूमा सम्बन्धित सरकारी निकायबाट प्रमाणित भएको सक्कल सम्झौता नभएसम्म श्रम स्वीकृति नदिने गर्नुपर्छ वैदेशिक रोजगारीमा पठाउने व्यक्ति वा संस्थाले त्यसरी नक्कली सम्झौतामा पठाएमा वा श्रम स्वीकृति लिएको कम्पनीभन्दा अलग कम्पनीमा पठाएको ठहरिन गएमा आवश्यक कानुनी कारवाही हुने व्यवस्था गर्ने कामदार आएको तिन महिनाभित्र आवास अनुमति नलगाएमा र कबुलियत अनुसारको तलब तथा अन्य सुविधाहरू उपलब्ध गराएको नठहरिएमा सम्बन्धित म्यान पावर कम्पनीले मानिस फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था हुनुपर्ने सहुलियत ऋणको व्यवस्था हुनुपर्छ जस्तै कि वैदेशिक रोजगारीमा जाने नेपालीहरू सजिलै पैसा कमाउने आशमा वास्तविक रकमभन्दा कैयौँ गुणा बढी रकम तिरी विदेश गएका हुन्छन् उनीहरूले असङ्गठित क्षेत्रबाट मासिक तिनदेखि पाँच प्रतिशत ब्याज दरमा कर्जा लिए दुई वर्ष अवधिका लागि विदेश आउन विदेश जान करिब एक लाख नेपाली रुपैयाँ खर्च गरेका हुन्छन् त्यसरी लिएको कर्जाको सावा ब्याज भुक्तानीका लागि मात्र पनि हाल हुने नेपालीको सामान्य कमाइले वर्ष दिनभन्दा लामो समय लाग्ने गरेको देखिएको छ नेपाल सरकारले सहुलियतपूर्ण ब्याजमा कर्जा दिने सहज उपाय अवलम्बन गर्ने हो भने सङ असङ्गठित क्षेत्रको कर्जा निरुत्साहित हुनुका साथै वैदेशिक रोजगार व्यवस्थालाई समेत प्रोत्साहन मिल्न जान्छ बिमाको अनिवार्य व्यवस्था नेपालबाट आउने कामदारहरूको मौसम हावापानी तथा अस्वस्थ कार्य वातावरणका कारण खाडी मुलुकमा हुने कुल मृत्युदरको साठी प्रतिशत हर्ट एट्याकबाट हुने गरेको छ खाडीको कानुनले दुर्घटना बिमाको व्यवस्था गरेको भए पनि प्राकृतिक मृत्युका लागि कुनै किसिमको व्यवस्था गरेको पाइँदैन दूतावासको अभिलेख अनुसार वार्षिक असीजना जतिको हृदयघातका कारण मृत्यु भएको देखिन्छ कतिपयको त विदेश गएको एक दुई महिनामा नै मृत्यु भएको पनि देखिएको छ जसबाट उनीहरू विदेश जाँदा लिएको कर्जा चुक्ता गर्नका लागि परिवारका सदस्यलाई थप बोझ बन्न पुगेको छ कतारमा अथवा खाडी मुलुकमा कामका लागि जाने कामदारको एक वर्षभित्र आत्महत्या बाहेक अरू कुनै पनि कारणले मृत्यु भएमा वार्षिक कतारी रियल अथवा यसलाई खाडी मुलुकको पैसामा हिसाब गर्दा तिस हजार अथवा रियल अथवा नेपाली रुपियाँ छ लाख बिमा भुक्तानी पाउने नियम छ कता यो खाडी मुलुकमा अवस्थित बिमा कम्पनीहरूले आफ्नो बिमा योजनाहरू दूतावासमा जानकारी दिइरहेको हुन्छ त्यही जानकारी अनुसार नै नेपालीहरूले न्यूनतम छ लाख रुपियाँ चाहिँ बिमा गरेको पाइ पाउने गरेको देखिन्छ नेपालमा कुनै बिमा कम्पनीबाट यस्तो कार्यक्रम ल्याए विदेशमा जुनसुकै कारणले मृत्यु भए पनि केही रकम परिवारका सदस्यहरूलाई उपलब्ध हुन सक्ने व्यवस्था गर्नु अत्यन्त आवश्यक भएको छ नेपालबाटै यस प्रकारको व्यवस्था हुन नसके खाडी मुलुकको हकमा त्यहीँबाट बिमा शुल्क पठाई यो व्यवस्था दूतावासबाट नै गर्न सक्ने व्यवस्था मिलाउन आवश्यक देखिएको छ श्रम कानुनको प्रतिबद्धता कतारको अथवा खाडी मुलुकको श्रम कानुनमा कुनै पनि हवाई टिकट भिसा र अन्य कुनै पनि खर्च कामदारले बेहोर्नु नपर्ने स्पष्ट व्यवस्था गरिएको छ तर पनि नेपाली श्रमिकहरूको मागभन्दा आपूर्ति बढी भएको म्यान पावर कम्पनीहरू बिच अस्वस्थ प्रतिस्पर्धा भएका कारण अमेरिकी डलर पाँच सयसम्ममा एउटा भिसाको खरिद बिक्री हुने गरेको छ तसर्थ यस प्रकारको व्यवस्थालाई निरुत्साहित गर्न सकेमा पैँतिसदेखि चालिस हजार रुपियाँको बोझ गरिब श्रमिकको कानमा पर्दैन हवाई टिकट र उल्टो त्यहाँको कम्पनीहरूले नेपाली म्यान पावर कम्पनीहरूलाई कमिसन दिनुपर्ने हुन्छ मागभन्दा आपूर्ति बढी भएको नेपाली श्रमिक बजारमा भित्रबाट हुने शोषणलाई पूर्णत रोक्न नसके पनि प्रभावकारी अनुगमनको व्यवस्था भएमा केही कमी अवश्य हुन सक्छ यसका लागि जनचेतना अभिवृद्धि र स्वयं व्यवसा व्यवसायीहरूको इमान्दार प्रतिबद्धता आवश्यक हुन्छ अनुभव र तालिमको आधारमा कामको स्तर र तलब यकिन गरी पठाउनु पर्दछ जस्तो कि नेपालबाट कम्प्युटरमा काममा कम्प्युटर काममा पठाएका मानिसहरू कन्स्ट्रक्सनको काममा र सेल्सम्यानको लागि भनी पठाएका मानिसहरू सिफर्डमा परेका प्रशस्त उदाहरणहरू छन् यस्तै मेसन कार्पेन्टर भनेर पठाएका मानिसहरू लेबरमा काम गर्न बाध्य छन् यस समस्यालाई कम गर्न स्वयं छनौटका लागि कम्पनीको मानिस जाने वा म्यान पावर कम्पनीले प्रयोगत्मक परीक्षा लिए पठाइसकेपछि कम्पनीले जिम्मेवारी लिनुपर्दछ कम्पनी र म्यान पावरको सम्झौतामा नै यो प्रावधान स्पष्ट उल्लेख हुनुपर्दछ तोकेर पठाइएको स्तरभन्दा कम स्तरको काम दिने भए कम्पनीले निशुल्क स्वदेश फर्काउने व्यवस्था हुनुपर्ने कल्याणकारी कोषको व्यवस्था कामदारको सङ्ख्याको आधारमा नेपाल सरकारले म्यान पावर कम्पनीबाट न्यूनतम रकम दूतावासको कल्याणकारी कोषमा पठाउने व्यवस्था हुनु उपयुक्त हुन्छ दूतावासले दुःख पाएकाहरूलाई दाल चामलको व्यवस्था गर्न पनि अन्यत्र सहयोग माग्नुपर्ने हालको अवस्थाबाट मुक्ति पाउन पनि त्यस प्रकारको व्यवस्था आवश्यक देखिन गएको छ थप कर्मचारीको व्यवस्था विदेशको ठाउँमा पनि स्वदेशको जस्तै अधिकार खोजेर नपाउँदा दूतावासको सेवासँग नेपालीहरू सन्तुष्ट हुन सकिरहेका छैनन् नेपालीहरूको बढ्दो सङ्ख्यासँगै समस्याहरू पनि दिन प्रतिदिन बढिरहेका छन् नयाँ समस्याले नै घेरिएर मानिसको भिड सधैँ पछाउँदै ठिक्क हुने सीमित कर्मचारीहरूबाट पुराना समस्याहरूको फलोअप हुन पनि सकिरहेको छैन पुलिस अफिस ड्यागमन अदालत अस्पताल र कम्पनीहरूमा जान अलग श्रम इकाइको व्यवस्था भई व्यावहारिक समस्या त्यहाँबाट निराकरण भएपछि मात्र नीतिगत विषयहरूमाथि काम गर्ने नेपालीहरूको सङ्ख्या बढाउन अनुरोध गर्ने स्तर वृद्धिका लागि पहल गर्ने व्यापार वाणिज्यको प्रवर्धन गर्ने जस्ता कामहरू अगाडि बढाउन सम्भव हुन्छ म्यान पावर कम्पनीहरूले आधिकारिक प्रतिनिधि राख्ने नेपाली म्यान पावर कम्पनीहरूले त्यहाँ काम गर्ने मानिसहरू मार्फत भिसा लिने गरेको पनि पाइन्छ यसरी मध्यस्थता गर्ने व्यक्ति आफै एउटा रोजगारीमा आबद्ध हुने भएकोले उसले स्पष्ट शर्तमा काम लिन सक्दैन र गइसकेका मानिसहरूले जिम्मेवारी वहन गर्ने क्षमता पनि रहँदैन तसर्थ म्यान पावर कम्पनीहरूले आफ्नो आधिकारिक प्रतिनिधि मार्फत काम लिई उक्त व्यक्तिबारे दूतावासलाई जानकारी गराएमा निजसँग सम्पर्क गरी परिआएको समस्याहरू समाधान गर्न सजिलो हुनेछ प्रमाणीकरण सम्बन्धी व्यवस्था कतारको हकमा अथवा खाडी मुलुकको हकमा डिमान्ड लेटर पावर अफ एटोनरी र कन्ट्र्याक्ट एग्रिमेन्टहरू स्थानीय श्रम विभागबाट प्रमाणीकरण गर्न अभिप्रेत गरी दूतावासबाट अनिवार्य प्रमाणीकरणको व्यवस्था गर्नु आवश्यक देखिन्छ आदरणीय श्रोता तपाईँले खाडी मुलुकमा गइसकेपछि श्रमिकलाई पर्ने समस्या र त्यसको समाधानको बारेमा आज हामीले स्पष्ट पाऱ्यौँ वास्तवमा त्यहाँ गइसकेपछि जुन एग्रिमेन्ट हो त्यो एग्रिमेन्ट चेन्ज हुने हुनाले त्यहाँ गइसकेपछि नेपालीहरूलाई समस्या परेको थुप्रै हामीले जानकारी पाएका छौँ यसरी विदेश जानुभन्दा पहिले नै नेपालमा जसरी एउटा म्यान पावर कम्पनीसँग सम्पर्क राखेर दुईवटा सम्झौता पत्र नगरिकन एउटै सम्झौता पत्रमा खाडी मुलुक क्षेत्रमा पक्कै पनि दुःख पाइँदैन र तपाईँहरूले जुन काम भनेर जानुभएको छ त्यही काम पाउन सक्नुहुनेछ हस् त हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ तपाईँ पनि विदेश जाँदै हुनुहुन्छ वा गएर आइसक्नु भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ जसको लागि रेडियो अर्पण एक सय चार थोलो पाँच मेगा हाँसको टेलिफोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तिसमा सम्पर्क गर्न सक्नुहुनेछ अथवा तपाईँसँग इन्टरनेटको सुविधा छ भने radio Arpan at the rate Gmail dot कममा पनि प्रतिक्रिया वा समस्या प्रेषित गर्न सक्नुहुनेछ हस्त कार्यक्रम सुनेर तिनजेलसम्म साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद प्राविधिक मित्र सोमलाई आभार व्यक्त गर्दै म रवि कार्यक्रम देश विदेशबाट बिदा हुन्छु नमस्कार